जस्तै बन्छ कतै पानी हो कतै पोल्ने घाम जस्तै कतै छ कुनै प्रहारले छुँदैन लाग्दैन चोट पनि हावाको झोका जस्तै छ पुग्दछ जता पनि पत्थर फोड्न जान्दछ मन जोन जान्दछ त्यही गर्छ उसको मनले जो ठिक ठान्दछ जस्तै बन्छ कतै पानी हो कतै बोले घाम जस्तै कतै छ